साथ ध्यान बिचरा राजनाथीले अनि म छु जैन्यमा हजुरबा दिलुवा बाजे तपाईँ यति बेला हरपढे सबैका लागि सबै सधैँका लागि रेडियो अर्पण यो के चार थुप्लो पाँच मेगा सुन्ने हुनुहुन्छ कार्यक्रम जसपर इन्जोय हरेक दिन आउने गर्छौँ हामी अब करिब बाह्र बजीसम्म ए नाति सुरुवातमा एउटा नराम्रो बानी छ भन्ने कुरा राजनातिलाई पनि थाहा छ यी बाजे दुर्गाबा चाहिँ सुरुमा एकदम गाना मात्रै सुन्दा खोज्छन् भन्ने कुरो राजनातिलाई पनि थाहा छ सबैले थाहा भएपछि किन ढिला गर्नु झ्याप्पैसँग गाना बजाऊ टक्क र त्यसपछि रमाइला रमाइला कुराहरू छँदैछन् मात लाग्यो मात लाग्यो मात लाग्यो मलाई मेरै मात लाग्यो बसाउँदैछु अब माता दुनिया नया नया बसाउँदैछु अब माता दुनिया नया नया घाम लाग्यो घाम लाग्यो घाम लाग्यो घाम लाग्यो मलमल पिमा घाम लाग्यो रङ्गी चङ्गी फुलहरू फिका हुन थाले रङ्गी चङ्गी फुलहरू फिका हुन थाले जुन छायो जुन छायो जुन छायो जुन छायो जुन छायो जुन छायो आँगनभरि सोमसरी झुल छाय मत लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो मात लाग्यो बात लाग्यो बात लाग्यो बात लाग्यो निकै गीत यहाँनिर चाहिँ हामीले सुन्यौँ अब चाहिँ नि के छ कसैले छ कुन असारको महिना चला छ सबैजना खेतीपातीतिर पनि व्यस्त हुनुहुन्छ होला अब धान रोप्दै हुनुहुन्छ होला अथवा अब आठा लाउनु पऱ्यो भन्नुहुन्छ त्यहाँबाट जाँदा जहाँ भए पनि रेडी पर्छ कानमा सुनिरहनुहुन्छ क्या साह्रै राम्रो बानी नाति नातिनाको कसै हो राजनाति हेर राजनाति त ढिलो आवाजले भनेको कुरो चाहिँ नि असाध्यै राम्रो भनेर भन्छन् गाँठी फुरुक्क पार्न भने कि साँच्चीको भने हौ म कुरै बुझ्दिनँ साँच्चीको भने हौ हो त भने हो ठिकै छ अब के अन्त त अब <laughs> के भन्छ भन्दाखेरि अघि बाटोमा आउँदै थिएँ एउटा प्रेमी र प्रेमिका टक्कैसँग बसिरहेको रहेछन् अनि त्यहाँबाट भयो के भन्दाखेरि युवकले भने प्रिय के म पहिलो पुरुष हुँ जसले तिमीसँग प्रेम गरेँ भनेर सोधेँ अनि युवतीले पनि भनिन् हो तिमी नै मेरो पहिलो पुरुष हौ जो मसँग प्रेम गरिरहेका छौ यहाँभन्दा पहिला अरू युवकहरूसँग चाहिँ म आफैले प्रेम गर्थेँ अरे <laughs> हे भगवान् कति हाँस्नु कहिले त म त हाँसेरै मर्छु कि क्या भने जस्तो नि हुन्छ अनि एक दिन रावणले चाहिँ नि एकदमै चाहिँ नि अन्याय गर भनेर भगवान्को अदालतमा लगेर राखिएछ अनि भगवान्हरूले रावणलाई अब बोल्ने बेलामा जुन चाहिँ नि कठघरामा उभिएर बोल्ने बेलामा चाहिँ अब गीताको किताबलाई छोड कसै भन्नुपर्छ अनि रावणलाई गीतामाथि हात राख्नु भनेछन् तर रावणले मानेनछ एवं रीतिले भगवान्हरूले कर गरेछन् तर रावणले मान्दै मानेन नवानजी किन हात राख्नु गीतामाथि भनेर रावणलाई सोधे त अँ म त्यति लातै छु नि ऊ बेलामा म सीतामाथि हात राखेर त यत्रो ठुलो रडाएको मच्यो अब म गीतामाथि हात राख्छु अरे <laughs> ए अचम्म एक दिन चाहिँ तिनजना महिला नबोल्ने व्रत लिएर पोखरीतिर नुहाउन गर्छन् बाटोमा एउटी महिलाले स्याल देखेर उसलाई भनिन्छन् ऊ हेर त स्याल भनेर पहिलोले भनिन्छ दोस्रोले भने ला यो त बोलिहालिन् भनेर भने अनि तेस्रीले भने यसरी तिमीहरू त नि बोले म त अहिलेसम्म बोल्ने छैन क्या र अरे <laughs> भन्दा भन्दा तिनैजनाले बोलेछन् अनि पागल खेलाबाट दुईवटा पागलहरू भाग्न सफल भएछन् भागेपछि पहिलो भन्यो अब तिमी के गर्ने विचारमा छौ त भनेर सोध्यो अनि उसले भन्यो हेर म यो संसारमा जति पनि हिरामोती छ त्यो सबै किन्ने विचार गरिरहेको छु अब भनौँ अनि दोस्रोले भन्यो अँ किन्यौ नि तिमीले मैले बेचेको तिमीले किन्छौ म बेच्दै बेच्दिनँ अरे प्रेमिकाले प्रेमीलाई भनिन् के तिमी मलाई साँच्चै प्रेम गर्छौ भनेर सोधिन् प्रेमीले भने हो साँच्चै म तिमीलाई प्रेम गर्छु मैले आफ्नो प्रेमिकाहरूको लिस्ट हिजो फेरि एकपटक चेक गरिसकेँ अरे <laughs> पुलिसको एउटा अफिसरले एकदमै रिसाएर आफ्नो सिपाहीलाई भनेछ मैले यो सुने कि तिमीले एकदमै मातिनी गरी रक्सी पिएर सडकमा ठेला गुडाउँदै खुब हल्ला आउँदै यस्तो चर्दी कलाले हाम्रो पुलिसको के नाम रहन्छ तिमीले सोचेका छौ भनेर माल गाडी गरिसकेपछि अनि सिपाहीले भने यो त तपाईँलाई मभन्दा धेरै थाहा होला नि सर त्यो ठेलामा तपाईँ नै सवार हुनुहुन्थ्यो अरे हो कुरा पनि कति मजाको अनि त्यसपछि लिएर गएर भेट दिनु गफ भन्यो हुँदैन साँच्चीको भनेको एउटा गाउँ गएको हाम्रो गाउँबाट आएको थियो एउटा भाउ साह्रै फिल्म हेर्छ दुलो अहिले के अनि के अरे भनेर जा हलमा जाऊ भन्यो भने अनि फिल्म राशि चाहिँ नि सुने होइन र फिल्म त राम्रैसँग हेरौँ भनेर सोधेँ उसले भने उसले त्यहाँको कथा मलाई सम्झा हेर्नुहोस् दिलो बाजी चलचित्र हेर्न चाहिँ नि गएको काउन्टरबाट एउटा टिकट काटेँ ढोकाबाट नछिर्दै फेरि अर्को काटेँ फेरि अर्को काटेँ भनौँ अनि कसरी त्यसरी काट्यो भने त उसले मैले कम्ती दस बाह्रजले त्यसरी काटेँ अनि काउन्टरको मान्छेले सोध्यो ए दाई तपाईँ किन पटक पटक चाहिँ नि टिकट चाहिँ नि काटिरहनु भएको छ भनेर सोधेको त अनि मैले भने मैले जति टिकट काटेँ पनि त्यो धोका बस्ने मान्छेले च्यातेको च्यातै गर्छ त्यही भएर काट्न आएको भने सबै कलरलाई हाँसे भन्छ <laughs> के भन्ने एकजना मान्छे ससुराली गएछन् ससुरालीमा राम्रो स्वागत गर्ने क्रममा दाल भात तरकारी अचार दही चिउरा फलफुल जाँड सबै खानिदिएछन् अनि धेरै खाइसकेपछि लडखेर हुँदै ल म घरतिर जान्छु हुँदै हिँडेछ बिचबाट उसलाई बान्ता आयो बान्ता गर्ने क्रममा दाल भात तरकारी अचार दही चिउरा फलफुल सबै बान्ता गऱ्यो अनि त्यो बान्ता चाहिँ उसले एउटा भ्याकुता माथि गरेर रहेछ अनि जाँडको तारमा उसले नै भन्यो भात खाएँ भातै आयो दही खाएँ दही नै आयो चिउरा खाएँ चिउरे आयो जाँड खाएँ जान्ने आयो होइन भ्याकुता चाहिँ मैले कतिवटा खाएछु अरे अचम्म रहेछ है अनि ग्राहकले टेलिफोनमा एउटा पत्रिकाको कार्यालयमा फोन गर्दै भन्यो हेलो मैले तपाईँको पत्रिकामा मेरो कुकुर हराएको विज्ञापन दिएको थिएँ आज त पत्रिका होइन पत्रिका बन्द भन्छ क्या हो यो पारा भनौँ भनौँ अनि पत्रिकाको प्रकाशकले भने तपाईँलाई लाज लाग्दैन अर्काको पत्रिका बन्द गऱ्यो नि भन्दै गाली गर्यो उल्टो अनि ग्राहकले भने ए उल्टो मलाई गाली गर्ने अनि मैले के गरेँ पत्रिका बन्द गराउन भनेर भने त प्रकाशकले भने तपाईँले जब एउटा कुकुर हराएको एक करोड इनाम राख्ने हो त्यो इनाम पाइन्छ भन्ने आशाले मेरा सम्पादकदेखि सबै कर्मचारीहरू त्यही कुकुरको खोजीमा गएका छन् अरे पत्रिकै बन्द भयो एउटा मान्छे हस्पिटल गइरहने अनि डक्टरले सोधे मेरो औषधिले केही फाइदा भयो त भनेर सोधे बिरामीले भनौँ धेरै फाइदा भयो हजुर एकपल्ट खाँदाखेरि मेरो खोकै ठिक भयो अनि जिउमा दल्दाखेरि दुःखै हरायो जति बचेको थिए त्यसले घरमा पित्तलका चाहिँ भाँडाहरूमा लगाएको सबै दाग गयो त्यसपछि एउटा चोर छिमेकीको घरमा पस्यो छिमेकी चाहिँ नि नानीले चाहिँ देखिन् त्यसपछि चोरले उनलाई हिर्काउन लौरो उचाल्यो तब मालिकले भनिन् मलाई नहिर्काऊ जे चाहिन्छ त्यही लैजाऊ भन्यो चोरले भन्यो यस्तो हुन सक्दैन कुतै त खानै पर्छ भन्यो अनि घरको मालिकले भने किन भनेर सोद्धाखेरि चेयरले भन्यो हामी मेहनतको खाना मात्र खान्छौँ हजुर भोलि चाहिँ चोरले आएर यसरी लुटेर ला तैँले के आएर दिएर तपाईँलाई सोध्यो भने तपाईँले के जवाब दिनुहुन्छ तपाईँको पनि चोर छ म त छ भन्दैन नि त्यो भएर तपाईँलाई कुट्नै पर्छ अरे यस्तो छ चोरले धेरै मेहनतको चाहिँ नि कमाइ खाने भनेपछि अब हामी त मान्छे हामीले नि मेहनत कमाइ खानै पर्छ ल नाति के छ गाना सुना सुनाउँछौ हुन्छ भनेपछि राजनाथी गाना टक्क सुनौँ त्यसपछि बिरेक बिरेकपछि फेरि पनि हामी आउने छौँ मनोरञ्जनका लागि सुनो हजुर पार्लर सेवा फैंसी आइटम तथा कस्मेटिक सामग्री का एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेशन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बीबीए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा सितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थोराइज डिलर रत्नगर एक सौ र चोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी नेताज्यू नेताज्यू सुन्नुहोस् न एकमात्र कविता ल ल कवि छिटो भन मलाई हतार छ के मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने राम्रा राम्रा गहना लिन नेताज्यू मह कहाँ जाने पीर कति नलेउ कवि खुसी सङ्ग रमाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसलमा नै जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगढद्वारा तयार गरिने आधुनिक आकर्षक सुनसादीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एकमात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचादीको पसल रत्नगर दुई हाई स्कुल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 यस्तै भयो त नि भने अनि दोस्रोले भने ए तपाईँ चाहिँ नेपालकै नेता हुनु त जान्छ नि अरे <laughs> खराब नेताले मात्रै गर्छ नि त अनि एउटा व्यक्तिले सोध्यो फेरि के तिमी भन्न सक्छौ एकजना व्यक्तिले नेता बनेपछि विशेष के काम गर्दछ ल भने त भनेर सोध्यो अनि अर्कोले भन्यो चुनाव अघि ऊ आफ्नो हात हल्लाउँछ र चुनावपछि जनताको विश्वास हल्लाउँछ यो पनि सही कुरा हो एउटै साह्रै राम्री केटीको मोबाइलमा सधैँ दुई तिन घन्टा फोन आउँदो रहेछ एक दिन जम्मा दस मिनट मात्रै फोन आएछ अचम्म मानेर उसको साथीले सोधि किन नि आज त दुई तिन घन्टासम्म बोली नै गएन दस मिनट भइसक्यो नि भन्नुहोस् भने त केटीले भन्नु यो गलत नम्बर आएर रहेछ क्या त्यही भएर ऊ ठिकेर फोन गरे अरे अरे कसै नाति कुर्छ छ अँ नि के भने हौ अङ्ग्रेजी बोल्दाखेरि के हो म जान्दिनँ अङ्ग्रेजी त अङ्ग्रेजी बोले हौ ए अङ्ग्रेजीमा जोक सुनाउनु पऱ्यो भने अब के हो शक्ति सुनाउने सुनाऊ ल जोक्सको शीर्षक छ गो टु हस्पिटल लगायत अब आज दुलु राज्यले अब पहिले जति अङ्ग्रेजीमा चुड्किलो सुनाइन्छ हुन्छ old three idiots were talking with each other है first idiot do you know that my father jumps from ten floors sit on bike and ride to office भनेर पहिलोले यसो गाउँ लडा आज होइन दोस्रो डेटले do you know that my father jumps from twenty floors sit on car and drive to office भन्दैछ तेस्रोले के भनौँ के भनौँ भइसकेपछि तेस्रो डेटले भन्यो don't you know that my father jumps from thirty floors sit on ambulance and go to hospital अरे कस्तो आवाज त्यो बाजेलाई बुढो मान्छे चाहिँ केही जान्दैन भन भाइ सौदाको छेउछाउमा बस्या हो के अरे सौरातिर गाई भैँसीले नि अङ्ग्रेजी बोल्छ भन्ने सुनेको थियो अनि त्यो बाजेले किन नबोल कसो हो ट्याक्कै हो भने झन् अनि के भन्छ भन्दाखेरि एउटा बिरामी डक्टरकोमा गएँ डक्टरमा गएपछि डक्टरले के भन्यो भने डक्टर फेरि एकदम अङ्ग्रेजी बोल्ने क्या डक्टर चाहिँ अङ्ग्रेजी भयो कि नेपाली बोल्दै नबोल्ने अनि उनले भने डक्टरले here is the medicine take four spoons daily भनेर भने होइन उसले फेरि बुझेन बिचरा गाउँको मान्छे अनि उसले फेरि नर्सलाई भन्दै फेरि नर्सलाई फेरि डक्टर नेपाली बोल्दैन उनले here is the medicine take four spoons daily भन्दा नर्सले भनेपछि नर्सले नेपालीबाट बुझाएर भनिदिन् यहाँ चाहिँ औषधि छ दिनमा चाहिँ चार चम्चा खाने होला भनेर भनेपछि अनि बिरामी आत्तिने भने ओहो मसँग चाहिँ नि घरमा एउटा भन्दा चम्चा होइन अब तिनवटा चम्चा त किन्नै पर्ने भयो नि अरे त्यस्तो पनि हुँदो रहेछ अब बस्न मन थियो गफिन मन थियो गफ गर्न मन थियो तर क्यार्नु बिदा माग्नु पर्छ भन्छन् राजनातिले अब राजनाति केही संसारमा चटनी गरे राजनातिले जे भन्यो त्यही गर्नुपर्ने हामीले पनि यस्तै छ चलेपछि त कसो हो नाति लौ त अब स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् हाँसेरै बिताउनुहोस् जिन्दगानी एकदम रमाइलो बनाउनुहोस् जस्ट फर इन्जोय हाँसी मजा केन्द्रमा भोलि फेरि हाम्रो भेट हुने नै छ राजनाथजीलाई धन्यवाद तपाईँहरू सम्पूर्णलाई धन्यवाद अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाजको कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजा केन्द्रबाट ढिलो अझै बिदा हुन्छु नमस्कार नहीं listening to your favorite radio station, Radio Arpon 104.5 MHz, your perfect choice. Your perfect choice. तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा